चल्न छोड्यो अहिले त्यही भएर नयाँ सेवा सुरु गरे मैले सस्तो भाडामा तेल पनि चाहिँदैन पेट्रोल नि चाहिँदैन आउनुहोस् आउनुहोस् बस्नु मेरो ठेला गाडामा डिजेल पेट्रोल भ्यायो गाडी चल्न छोड्यो अहिले त्यही भएर नयाँ सेवा सुरु गरे मैले सस्तो भाडामा गियर लाउनु पर्दैन घटर घुटुर गर्दैन आनन्दले बस्नु मेरो ठेला गाडामा सिट खाली छ अघिल्लो सिट खाली छ बस्नु आमै ठेला गाँडामा मेरो ठेला गाँडामा कारू बन्द घरी घरी दाउरा बालौ ठेला गाँडा चलाउने बाल भारी सस्तो भाडामा तेल पनि चाहिँदैन पेट्रोल नि चाहिँदैन आउनुहोस् आउनुहोस् बस्नु मेरो ठेला गाँडामा ग्यास आउने नाकाहरू बन्द घरी घरी दाउरा बालौ ठेला गाँडा चलाउने बाल भारी सस्तो भाडामा घेर लाउनु पर्दैन घटर घुटुर गर्दैन आनन्दले बस्नु मेरो ठेला गाडामा भाइ सिट खाली छ पछिल्लो सिट खाली छ बस्नु भाइ ठेला गाडामा मेरो ठेला गाडामा कलमारी बसे हुन्छ डम्मा बिचमा जाडो पर्दैन पुग्छ दैलोसम्म सस्तो भाडामा तेल पनि चाहिँदैन पेट्रोल चाहिँदैन आउनुहोस् आउनुहोस् बस्नु मेरो ठेला गाडामा आनन्दले चकलमारी बसे हुन्छ डम्मा बिचमा जाडो पर्दैन पुग्छ दैलोसम्म सस्तो भाडामा खेर लाउनु पर्दैन घटर घुटुर गर्दैन आनन्दले बस्नु मेरो ठेला गाडामा सिट खाली छ बिचको सिट खाली छ बस्नु दाई ठेला गाडामा मेरो ठेला गाडामा ओ आँखा बन्द गर्नेको आँखा बन्द नहोस् कुदेर देखाउनु छ ठेला गाडामा पुग्दैनौ नेपाली चढ्छौँ बरु ठेला गाडामा मेरो ठेला गाडा बालु बाजो जमिन गोडौँ अन्नबारी फलाम सहर सहर पुराम भयो ठेला गाँडा चलाम सस्तो भाडामा तेल पनि चाहिँदैन पेट्रोल नि चाहिँदैन आउनुहोस् आउनुहोस् बस्नु मेरो ठेला गाँडामा गाउँको बाजो जमिन गोडौँ अन्नबारी फलाम सहर सहर पुराम भयो ठेला गाँडा चलाम सस्तो भाडामा घेर लाउनु पर्दैन घटर घुटुर गर्दैन आनन्दले बस्नु मेरो ठेला गाँडामा होला कहाँसम्म जाने हो अघिल्लो सिट खाली छ बस्नु आमै ठेला गाँडामा मेरो ठेला गाँडामा नाका बन्द गर्नेको आँखा बन्द नहोस् कुदेर देखाउनु छ ठेला गाँडामा अस्पतालमा दबाई छैन बिरामीको लाइन छ जडीबुटी ल्याउँछु लिनुहोस् कसलाई के चाहिन्छ ठेला गाँडामा प्याकेट मानि आउँदैन ट्याक्स पनि लाउँदैन आफ्नै देशको दबाई खानु सस्तो भाडामा अस्पतालमा दबाई छैन बिरामीको लाइन छ बुढी ल्याउँछु लिनुहोस् कसलाई के चाहिन्छ ठेला गाडामा प्याकेट मानि आउँदैन ट्याक्स पनि लाउँदैन आफ्नै देशको दबाई खानु सस्तो भाडामा बाबु ओखति छ झोल दबाई छ काली सिङ्गी लिनुहोस् बुवा सस्तो भाडामा मेरो सस्तो भाडामा नहोइ नाका बन्द गर्नुको आँखा बन्द नहोस् दबाई बेच्दै हिँडिन्छ ठेला गाँडामा झुक्दैनौ नेपाली दबाई बेच्छु ठेला गाँडामा मेरो ठेला गाँडामा झुक्दैनौ नेपाली चढ्छौँ बरु ठेला गाँडामा मेरो ठेला गाँडामा झुक्दैनौ नेपाली दबाई बेच्छु ठेला गाँडामा मेरो ठेला गाँडामा पुष्पा देउराली म्युजिक प्रालीको प्रस्तुतिमा यमन खनाल र प्रशान्त पौडेलको संयुक्त प्रेमी भाका ठेला गाडामा स्वर यमन खनाल शब्द तथा लय सृजना प्रशान्त पौड्याल अरेन्ज यमन खनाल सिआरबिटी साठी चौवन्न अडतिस बयानब्बे उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक एमन खनाल अन्ठानब्बे चार नब्बे चालिस चार सय सिट खाली छ अघिल्लो सिट खाली छ बस्नु आमै ठेला गाडामा मेरो ठेला गाडामा